सुरमादेवी जलविद्युत आयोजनाको डिजाइन एस्टिमेट विनय अनुगमन आयोजना मर्मतका लागि छुट्याइएको मध्ये अस्सी प्रतिशत रकम तलब भत्ता र विदेश सयरमा खर्च लम्की बहुमुखी क्याम्पसका प्रमुख सहित तिनैजना अपहरण मुक्त अपहरणमा परेको नभई तिनैजनाले अपहरणमा परेको नाटक गरेको प्रहरीको आरोप डाक्टरको दरबन्दी पूर्ति नहुँदा तल्लो सोराटका बासिन्दा समस्यामा मध्य पहाडी लोकमार्गको अन्तिम केन्द्रबिन्दु रहेको बैतडीमा काम अझै सुरु भएन र डडेलधुरामा आजदेखि नवौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु हुँदै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्स र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग अर्थात् जाइकाको अनुदान सहयोगमा मर्मत गरिएको डोगडी स्थित सुरमादेवी साना जलविद्युत आयोजनाको अनुगमन झारा तराईमा सीमित भएको पाइएको छ नेपाल विद्युत प्राधिकरणको आवश्यक कागजात र आयोजनाको डिजाइन इस्टिमेटबारे जानकारी नै नभएको टोली अनुगमनमा खटाएको हो माघ पहिलो साता प्राधिकरण टोलीले आयोजना अनुगमन गरेको थियो प्राधिकरणले कुनै सहायक कागजात उपलब्ध नगराएकाले अनुगमन प्रभावकारी हुन नसकेको स्वयं टोली सदस्य स्वीकारेका छन् प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरिएका इन्जिनियर मदनराज भट्ट र बैतली विद्युत वितरण केन्द्र प्रमुख राजेन्द्र देवले अनुगमनका क्रममा आफूहरूलाई आयोजनाको डिजाइन एस्टिमेट समेत उपलब्ध नगराइएको बताएका छन् हामीलाई आयोजनाबारे केही थाहा छैन डिजाइन एस्टिमेट कस्तो छ जानकारी छैन के का आधारमा अनुगमन गर्ने भनेर सोधेका पनि हौ देवले भने अरू केही चाहिँदैन तपाईँहरू पुगेर मात्र आउनुहोस् भनेर दबाब आयो माथिको आदेश मान्नै पर्यो आयोजना सम्बन्धी विस्तृत विवरण नभएकाले मर्मतका क्रममा भएका कमी कमजोरी थाहा पाउन नसकिएको अनुगमन टोलीका अर्का सदस्य इन्जिनियर भट्टले बताएका छन् यद्यपि टोलीले खोलाको छेउ निर्माण गर्नुपर्ने इन्टेक बीचमा बनाइएकाले आयोजनाको डिजाइनमै त्रुटि रहेको पत्ता लगाएको थियो प्राधिकरणको सामुदायिक ग्रामीण विद्युतीकरण विभागका निर्देशक रामेश्वर कल्वारले भने अनुगमनकर्ताले नै डिजाइन एस्टिमेट साथमा नलगेको बताएका छन् आयोजनाको डिजाइनमा त्रुटि भएको नभई भौगोलिक अवस्थाले गर्दा इन्टेक खोलाको बीचमा राख्नु परेको उनले दावी गरेका छन् प्राधिकरणले उक्त आयोजनाको निर्माण कम्पनीलाई कामको अनुगमन नै नगरी कार्य सम्पन्नताको प्रमाणपत्र दिइएको खुलेको छ जापानी कम्पनी मारुसेन सीताकालाई प्राधिकरणले जुलाई महिनामा उक्त प्रमाणपत्र उपलब्ध गराएको हो हालसम्म पनि विद्युतको टेलरेस नहर मर्मत गरिएको छैन प्राधिकरणसँग भाडामा लिएर चलाइरहेको निजी कम्पनी सुरमादेवी विद्युत प्रालिका सहायक प्रबन्धक नवराज जाग्रीले हतारमा प्रमाणपत्र दिएको बताएका छन् विभागका निर्देशक कलवारले भने जापानी कन्सल्टेन्ट कम्पनी निपोन कोइले काम सम्पन्न भएको प्रमाणित गरेका आधारमा आफूले प्रमाण दिएको बताएका छन् आयोजना मर्मतको कुल खर्च पञ्चासी करोड मध्ये बिस प्रतिशत मात्र मर्मतमा खर्चिएको बाँकी सबै तलब भत्तामा सकिएको स्रोतले जनाएको छ आयोजनाकै खर्चमा विद्युतीकरणका विभाग निर्देशक मनोज सिलवाल रामजी भण्डारी र रामेश्वर कलवार जापान भ्रमणमा गइसकेका छन् ऊर्जा मन्त्रालय र अर्थ मन्त्रालयका सहसचिव स्तरका चारजना कर्मचारीले पनि त्यही रकमबाट जापान भ्रमण गरेको स्रोतले जनाएको छ मन्त्रालयका सहसचिव र प्राधिकरणका निर्देशक औपचारिक भ्रमणमा गएका हुन् अन्य दर्जनौ कर्मचारी तथा अर्थमन्त्री र ऊर्जा मन्त्रीका कार्यकर्ता पनि आयोजनाकै खर्चमा जापान गइसकेका छन् झण्डै तीन चार करोड भ्रमणमा मात्र खर्च भएको स्रोतले बताएको छ विप्लव माओवादी निकट अखिल क्रान्तिकारीको अपहरणमा परेका भनिएका लम्की बहुमुखी क्याम्पसका प्रमुखसहित तिनैजना बिहिबार अर्थात् हिजो मुक्त भएका छन् अखिल क्रान्तिकारी कैलालीका अध्यक्ष वीरेन्द्र विकले भने उहाँहरू सबैलाई बिहिबार मुक्त गरिएको छ र आफ्नो परिवारको सम्पर्कमा हुनुहुन्छ क्याम्पस प्रमुख भीष्म थापा सहायक प्रमुख तथा निर्वाचन अधिकृत कमल विष्ट र उपाध्यापक अमर रावल बुधबार अखिल क्रान्तिकारीको अपहरणमा परेको भनिएको थियो थापा विष्ट र रावललाई अपहरण नगरेको तर सोभियो निर्वाचनको विषयमा सोधपुछ गर्न नियन्त्रणमा लिएको बेकले दावी गरेका छन् कैलाली प्रहरले भने लम्की बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखसहित तिनैजना अपहरणमा परेको नभई अपहरणमा परेको नाटक गरिएको आरोप लगाएको छ शिक्षकहरू विप्लव माओवादी समर्थित भएकाले सबै निर्वाचन हुन नदिन नाटक गरेको प्रहरले आरोप लगाएको छ क्याम्पस प्रमुख भीष्म थापाले विप्लव माओवादी विद्यार्थी संगठनले सबै निर्वाचनका लागि सात बुधे माग राखेकाले वार्ता गर्न भनेर मोटरसाइकलमा गएको र केही छिनमै मोबाइल स्विच अफ गरेर बसेको आरोप प्रहरीको रहेको छ आफै मोटरसाइकल चलाएर हिँडेका थापाले बाटोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई भेटेर वार्ता गर्न सुखडमा रहेको माबी होमस्टे जान लागेको बताएका थिए माघी होमस्टे जान लागेको बताएका थिए बुधबार दिउँसो क्याम्पस परिसरबाट अपहरण परेको भनिएका क्याम्पस प्रमुख थापाले घरमा श्रीमतीलाई फोन गरेर आफू राति एघार बजीसम्म आइपुग्ने जानकारी गराएको पारिवारिक स्रोतले जानकारी दिएको छ तर घरमा प्रहरले गरे थाहा पाएपछि थापा पक्राउ पर्ने डरले नआएको हुन सक्ने प्रहरीको ठम्म्याइरहेको छ बैतडीको तल्लो सुराड मेलौलीमा डाक्टर नहुँदा सेवाग्राहीलाई समस्या भएको छ दुई हजार सन्ताउन्न सालमा तल्लो सुराड क्षेत्रका दस भन्दा बढी गाविसका नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरिएको भए पनि अहिलेसम्म डाक्टरको दरबन्दी पूर्ति नहुँदा त्यस क्षेत्रका नागरिकले प्राथमिक स्वास्थ्य केन्द्रबाट प्राप्त गर्ने सेवा पाउन सकेका छैनन् दुई सालमा एकजना करारका डाक्टरले सात महिना प्राथमिक स्वास्थ्य केन्द्र केशरपुरमा सेवा दिए पनि त्यसपछि डाक्टरले छोड्दा अहिले डाक्टरको पद रिक्त रहेको छ प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको पन्ध्र वर्ष बितिसक्दा समेत तल्लो सुराड बासिन्दाले डाक्टरको सेवा पाउन सकेका छैनन् मेलौलेमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भए पनि डाक्टर नहुँदा त्यो क्षेत्रका नागरिकले प्राथमिक स्वास्थ्य केन्द्रको सेवा प्राप्त गर्न सकिरहेका छैनन् प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा सामान्य बिरामीले पनि भारतीय अस्पताल अथवा जिल्ला अस्पताल बैतडी उपक्षत्रीय अस्पताल डडेलद्वारा धाउनुपर्ने बाध्यता रहेको मणिलेक मावि काँडा मेलौलीका प्राचार्य देवदत्त कलौनीले बताएका छन् प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा दरबन्दी अनुसार डाक्टर नहुँदा दैनिक रूपमा दस भन्दा बढी बिरामीलाई अन्यत्र रेफर गर्नु परेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत हेल्थ असिस्टेन्ट मुकेश दयालले बताएका छन् मध्य पहाडी लोकमार्गको अन्तिम केन्द्रबिन्दु बैतडीको झुलाघाट भए पनि बैतडीमा भने काम सुरु भएको छैन सदरमुकाम गोठलापानी नजिकै रहेको त्रिपुरादेखि झुलाघाटसम्मको चौध किलोमिटर सडक कालोपत्रे गर्नुभन्दा बाहेक अरू काम भएको छैन चौध किलोमिटर कालोपत्रे बाहेकका काम हुन नसकेको ग्वालिक निर्माण सेवा प्रालीका म्यानेजिङ डाइरेक्टर सुरेश चन्दले जानकारी दिएका छन् पूर्वमा नेपाल भारत सिमानाको पाँच थर चियो भन्ज्याङबाट सुरु भएको मध्य पहाडी लोकमार्ग चौबिसवटा पहाडी जिल्ला छिचोल्दै सुदूरपश्चिमको नेपाल भारत सीमा स्थित बैतरेको झुलाघाटमा पुगेर टुङ्गिन्छ यो लोकमार्गले मध्य पहाडका चौबिस जिल्ला र दुई सय पच्चिसवटा बस्तीलाई सडक सञ्जालमा जोड्दा सत्तरी लाख भन्दा बढी जनतालाई प्रत्यक्ष रूपमा फाइदा पुग्ने देखिन्छ तर बैतडीमा भने चौध किलोमिटर सडक कालोपत्रे गर्नु बाहेक अन्य काम हुन नसकेको स्थानीय बासिन्दाले बताएका छन् मध्य पहाडी लोकमार्ग अन्तर्गत पर्ने नयाँ सहर पाटनमा भने सडक सञ्जाल जोडिएसँगै जग्गाको मूल्य पनि आकाशिएको छ बैतरीमा मध्यपहाडी लोकमार्गको बारेमा अनियोक्ता नै रहे पनि जग्गा कारोबारीहरू सक्रिय भएका छन् पुरानै दशरथन्द्र राजमार्गलाई नै आधार मानेर सडक फराकिलो गरे पनि सडकको बीचमा पर्ने सबै बजार हटाउनुपर्ने भएकाले झनै समस्या भएको बताइएको छ मध्यपहाडी राजमार्गले गर्दा स्थानीय बासिन्दालाई घर बनाउनको लागि जग्गा पास गर्नेदेखि लिएर नक्साको काम समेत समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा रेडियोनिटी डट कम डट एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ बाजुराको सदरमुकाम मार्तडीदेखि काठमाडौँका लागि सिधै बस चोट्ने भएको छ सुदूरपश्चिम यातायात बस व्यवसाय संघले हिजोदेखि बस सेवा सञ्चालन गरेको सुदूरपश्चिम यातायात बस व्यवसाय समितिका वरिष्ठ उपाध्यक्ष परम सापकोटाले बताएका छन् उनले बाजुराका जनतालाई काठमाडौँ जान धनगढी र अन्य यातायातमा यात्रा असहज हुँदै आएकाले सुदूरपश्चिम यातायात बस व्यवसायले बस सञ्चालन गरेको बताएका छन् बिहान छ बजेदेखि सदरमुकाम मार्तरीदेखि बस सेवा सञ्चालन हुने भएको छ बाजुराबाट काठमाडौँ जान धनगढी उडी काठमाडौँको टिकट काटेर जानुपर्ने बाध्यता पनि हटेको छ शिक्षा ऐन दुई हजार अठाइसको आठौं संशोधनको प्रावधानसँगै शिक्षा विभागले दिएको निर्देशन अनुसार बैतडीमा विद्यालय व्यवस्थापन समिति गठन हुन सकेका छैनन् शिक्षा विभागको गएको माघ वसन्तभित्र जिल्लाका सम्पूर्ण विद्यालयमा व्यवस्थापन समिति गठन कार्य सम्पन्न गर्न निर्देशन दिए पनि हुन नसकेको जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले जानकारी दिएका छन् बैतडीका सन्तानब्बे प्रतिशत विद्यालयमा मात्र विद्यालय व्यवस्थापन समिति गठन गरिएको रहेको छ बाँकी रहेका बीसवटा विद्यालयमा पनि गठन प्रक्रियामा रहेकाले केही दिनभित्रै संशोधित ऐनअनुसार विद्यालय व्यवस्थापन समिति गठन भइसक्ने उनले जानकारी दिएका छन् डडेलधुरामा यस वर्षको राष्ट्रपति रनिङ सिल तथा विद्यालय खेलकुद प्रतियोगिता आजबाट सञ्चालन हुने भएको छ आज एक औपचारिक कार्यक्रमसहित सुरु गरिने नवौँ रनिङ सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिताको आवश्यक तयारी पूरा भइसकेको जिल्ला खेलकुद विकास समिति डडेलधुराले जनाएको छ प्रतियोगितामा एकतिसवटा विद्यालयले खेलाडी टिम दर्ता गराइसकेका छन् जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डम्बर भण्डारीका अनुसार गत वर्ष छब्बिस विद्यालयले रनिङ सिल्डमा सहभागिता जनाएकामा यस वर्ष भने सहभागिता जनाउने विद्यालयको संख्या पाँचले बढेर एकतिस पुगेको हो नवौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा एथलेटिक्स अन्तर्गत दौड high jump long jump triple jump javelin throw र सटपुट भलिबल प्रतियोगिता कबड्डी प्रतियोगिताका साथै मार्सल आर्टतर्फ कराती कन्दोका खेलाडीले नाम दर्ता गराइसकेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ रनिङ सिल तथा विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत समावेश गरिएका सबै खेलहरूमा छात्र र छात्रा दुवैतर्फ प्रतिस्पर्धा गराइने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख भण्डारीले जानकारी दिएका छन् साथै प्रतियोगितामा कक्षा दससम्म अध्ययनरत छात्र छात्राहरूले मात्रै सहभागिता जनाउन पाउने नियम रहेको कार्यालयले जनाएको छ फागुन आठ गतेसम्म सञ्चालनमा रहने प्रतियोगितामा टुडी खेल मैदानमा सञ्चालनमा हुनेछ रनिङ सेल प्रतियोगिता सहभागिता जनाउन जिल्ला खेल सदरमुकामबाट टाढा रहेको विद्यालयका खेलाडीहरू सदरमुकाम समेत पुगिसकेका छन् लगातार तीन वर्ष प्रतियोगिता जितेको महेन्द्र मावि खलङ्गाले गत वर्ष सिल्ड कब्जा गरेपछि यस वर्ष नयाँ सिल ल्याइएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र बहादुर मगरले जानकारी दिएका छन् प्रतियोगिताको उद्घाटन आज बिहान साढे दस बजे सांस्कृतिक कार्यक्रमसँगै राष्ट्रिय खेलकुद परिषदका सदस्य सगन्तला नगरकोटीले गर्ने जनाइएको छ साथै उद्घाटन समारोहमा जिल्लास्थित सम्पूर्ण खेल प्रेमीहरूलाई उपस्थितिका लागि समेत कार्यालयले अनुरोध गरेको छ अब सडक तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सडक तथा सवारीसँग सम्बन्धित दुईवटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ हिजो मध्याह बाह्र बजीतिर कञ्चनपुरमा ट्र्याक्टरबाट खस्दा ट्र्याक्टरकै सहचालकको मृत्यु भएको छ बेलौनी नगरपालिका पाँचमा से एक त चार आठ शून्य शून्य नम्बरको ट्र्याक्टरबाट खस्दा सहचालक कैलालीको धनगढी उपमहानगरपालिका छ जारीका रामप्रसाद चौधरी गम्भीर घाइते भएका थिए गम्भीर घाइते भएका बाहन्न वर्षीय चौधरीको उपचारको क्रममा सेती अञ्चल अस्पतालमा मृत्यु भएको हो ट्र्याक्टर चालक भने फरार रहेको जनाइएको छ यस्तै साँझ पाउने छ बजीतिर कञ्चनपुरमै दुई मोटरसाइकल आपसमा ठोकिँदा दुईजना गम्भीर घाइते भएका छन् महेन्द्रनगरबाट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 इस्टिमेट विनय अनुगमन आयोजना मर्मतका लागि छुट्याएको मध्ये अस्सी प्रतिशत रकम तलब भत्ता र विदेश शहरमा खर्च लम्की बहुमुखी क्याम्पसका प्रमुख सहित तिनैजना मुक्त अपहरणमा परेको नभई तिनैजनाले अपहरणमा परेको नाटक गरेको प्रहरीको आरोप डाक्टरको दरबन्दी पूर्ति नहुँदा तल्लो सुराडका बासिन्दा समस्यामा मध्य पहाडी लोकमार्गको अन्तिम केन्द्रबिन्दु रहेको बैतडीमा काम अझै सुरु भएन र डडेलधुवामा आजदेखि नमो राष्ट्रपति रनिङ सेल प्रतियोगिता सुरु हुँदै प्रतियोगिताको सम्पूर्ण तयारी पुरा समाचार श्रवण गर्नु भएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद लगत्तै बिबिसी नेपाली सेवाको बिहानी पख सुन्न सक्नुहुनेछ मलाई भने बिदा दिनुहोस् नमस्कार